मायाले यसरी मार्यो लौन नि भुतुकै पार्यो यो सोझो गाउँलेको छोरोलाई मायाले यसरी मार्यो लौन नि भुतुकै पार्यो अब छोटहरूले बिरुल्दैन मलाई गहिरो घाउ छातीमै छ अब छोटहरूले पूछो सार्सी गर्ने रहरहरू आपुरो मेरो सानो संसार सिगार्ने आपुरो मेरो सानो संसार तेरू सानो संसार सिगर्ने रहरहरू छोटहरूले पिरो मिलन हो यो माया कसैलाई कसैलाई बिछोड पनि मिलन हो यो माया कसैलाई कसैलाई बिछोड पनि छुट्नु छुटाऊ छुट्नु छुटाउनु नियम यसको सहनेलाई गाह्रो गाह्रो छ नि सहनेलाई गाह्रो गाह्रो छ नि अब छोटहरूले बिरुल्दैन मलाई गहिरो घाउ छातीमै छ उतल्ने बिथुल्ने नगर्नु मलाई यसैमा कसैको प्यार अल्झेको छ यसैमा कसैको प्यार अल्झेको छ अब छोटहरू